बाँच्न जान्दैन ऊ बाँच्न जान्दैन सागर श्रेष्ठको प्रस्तुति एउटा रमाइलो हास्य व्यङ्ग कार्यक्रम फन टाइम आउनुहोस् हामी पनि हाँसौ अरूलाई पनि हसाउ र स्वस्थ भई बाँचौ नमस्कार एउटा रमाइलो कार्यक्रम फन टाइम सुन्नको लागि अनलाइन रेडियो सेटमा बसिरहनुभएका सम्पूर्ण श्रोताहरूमा म कार्यक्रम प्रस्तुता सागर श्रेष्ठ अनि प्राविधिक सहयोगी मित्र उद्धव तामाङको न्यानो अभिवादन तपाईँ अहिले रेडियो हाम्रो संसार र पिएनएन अनलाइन रेडियोबाट यो हास्य व्यङ्गात्मक कार्यक्रम फन टाइम प्रत्यक्ष सुनिरहनु भएको छ तपाई पनि यस कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ हाँस्न अनि हँसाउन चाहनुहुन्छ भने हामीलाई हँसाउने खुराकहरू पठाउन सक्नुहुनेछ अवश्य पनि हामी यस कार्यक्रममा प्रस्तुत गर्नेछौ श्रोताबिन हामीले भन्दै आइरहेका छौ हाँस्नु स्वास्थ्यको लागि अति लाभदायक हो त्यसैले हाँस्नुहोस् अनि अरूलाई पनि हँसाउनुहोस् स्वास्थ्य भई जिउनुहोस् भनिन्छ जो हाँस्न जान्दैन उसले जीवनलाई राम्रोसँग अगाडि बढाउन जान्दैन त्यसैले जो हाँस्न जान्दछ उसले संसार जित्न सक्दछ दुई दिनको जिन्दगी न हो हाँसेर बिताउनु पर्दछ आज मरे भोलि दुई दिन हुन्छ बेकारमा किन टेन्सन लिएर बाँच्ने तपाईँ हामीले आफ्नो जीवनको आदि उमेर त काटिसक्यौं अब आदि उमेर हामी किन न्यास्रोपन लिएर बाँच्ने आउनुहोस् हाँसौ अनि अरूलाई पनि कार्यक्रम अगाडि बढाउने अनुमति चाहन्छु यो एउटा मिठो गीतबाट यो घर भित्र सलाम छ है हाम्रो यहाँ सबैलाई ढोका खोली हेर्नुहोस् न बाहिरको घर बेटी आमै आगनमा देऊ न मलाई बास घर बेटी आमै आगनमा देऊ न मलाई बास आगनमा देऊ न मलाई बास आगनमा देऊ न मलाई बास टोकाएर जुमा जुगाले टोकाएर प्याक प्याक घाँटी सुकाएर दुई दिनदेखि नखाएर आएका हामी साँझमा यो जङ्गलको माझमा घर बेटी आमा जसरी भनी देऊ न मलाई बास जसरी भनी देऊ न मलाई बास बास जसरी बहिनी देऊ न मलाई बास बस दिए पनि सक्यो आन्द्रा हाम्रो हे बुढी आमा निन्द्राको त कुरै नगरौँ खेतीपाती बसेको छु काला कुरेर घर मेरो रुकुमा नसम्झिनुहोस् हुकुमा महत्वपूर्ण बेला छ भोलि गाउँमा भेला छ नभए अन्नको गेडो दिनुहोस् हामीलाई त्यो भेडो बस्यो जुत्ता खोलेर खाउला भेडो फुलेर घर बेटी आमा चोटामा न हामीलाई बास चोटामा न हामीलाई बास चोटामा न हामीलाई बास सेना गाउँ गाउँ घुम्दैछन् डक्टर रुँदैछन् दुई सेनाको गोली के हुने हो भोलि यत्र वर्ष भइसक्यो हजारौँ ज्यान गइसक्यो देशभरि धराप छापेको हतियार बेच्नेले फापेको नेता खेल्छन् राजनीतिको तास मन को आचलो भन्नुहोस् हामीलाई तपाईँ सहयोग गर्नुहोस् हामीले घेरा लाका छौ यही आएको सुईको पाका छौ घर बेटी आमा कसलाई तपाईँले दिनु भएको छ बा हामीलाई कुरो खसो खास कस कसलाई दिनु भएको छ बा सूचना संगीत र मनोरञ्जनको संसार हाम्रो संसार राजनीति अर्थ खेलकुद र विश्व समाचार विज्ञान र प्रविधि हाम्रो आधार हाम्रो संसार डट नेटको एउटा छुट्टै प्रस्तुति साप्ताहिक समाचार साप्ताहिक समाचार साप्ताहिक समाचार आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो वेबसाइट डब्लु डट सृजनाका लहरहरू डट कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन को समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट सृजनाका लहरहरू डट कम नमस्कार नेपाली साहित्यलाई माया गर्ने प्रवासी मनहरूको संसार साहित्य संसार डट कम विवाहको मौसममा त्यसमाथि पनि छोरीको मात्रै निम्ता आउँछ भने तपाईँ के गर्नुहुन्छ एउटा परिवारमा खाली छोरीको मात्रै निम्ता आएपछि बुढाबुढी के गर्दैछन् सुन्नुहोस् त अनि बिहे पनि कति गर्न सक्यो भने छोराको बेको निम्त चाहिँ कसैले गर्न आउने होइनन् छोरीको मात्रै बेको निम्त गर्न आएका छन् आएका छन् कसैलाई करुवा कसैलाई किस्ती कसैलाई थाल गर्दा हाल्दा हाल्दा पैसा जति अगाडि भएको नि सबै सिद्धिसक्यो नमस्ते माइने काका काकी बिहेको निम्त गर्न आएको गरिदियो हालोस् भनेर नमस्कार पनि गरिदियो पैसा उहाँलाई सन्चो छैन बाल अब अस्पताल जानुपर्ने हो कि भनेर दुईजना सल्लाह गरेर बसिरह अब तिन चार दिन त हामी उतैतिर हुन्छौँ होला किन डराएको छोरीको बिहे होइन छोराको मेरो गाईको के बिहे भोलि कहाँ बिरामी हुनु अलिअलि टाउको दिखा यसले बिरामी हुन्छ त्यसै बिरामी हुन्छ मैले हो त निको भइसक्यो त श्रोताबिन एकपटकको कुरा हो सत्ययुगमा शिव र पार्वतीलाई वनविहार गर्ने जोस चलेछ शिव पार्वती र नन्दी वनविहार गर्न गएछन् जाँदा जाँदा नन्दीको जंगलमा बिछोड भएछ शिव पार्वतीसँग शिव पार्वती आफ्नै तालमा चाहिँ कता कता गए थाहा भएन नन्दी भौतारिँदा भौतारिँदा त्यही नै मरेछ त्यसपछि नन्दीको मृत्यु भएपछि त्यो जंगलको एउटा स्यालले त्यो सारे मरिरहेको देखेपछि बल्ल हारा भयो भनेर चाहिँ त्यो सारेलाई खान थालेछ अब त्यो बाक्लो छाला उसले चपाउनै सकेन कोतर्नै सकेन अनि चाकतिरबाट चाहिँ हात घुसारेको आन्द्रा आएछ अनि त्यो आन्द्रा खाँदा खाँदा खाँदा सोर्दै खाँदै गर्दा गर्दा त्यो स्याल पनि चाकबाट भित्र छिरेछ अब त्यो पानी परिराखेको बेलामा त अब एकदम ढुस्स भुडी भएको थियो स्याल भित्र गयो पछि घाम लाग्दै गएपछि त त्यो स्याल भित्रै अड्केछ बाहिर निस्किनु सकेन अनि धेरै भयो शिव पार्वतीहरू जंगलको बिहार गरेको त्यसपछि अब त प्रिय कैलाश पर्वत जानुपर्छ हाम्रो नन्दी कता गयो भनेर खोज्दै हिँड्दाखेरि मरिराखेको देख्यो अनि त्यहाँ महादेव र पार्वती त्यहाँ आएपछि ओहो नन्दीको चाहिँ मृत्यु भएछ कसरी भयो होला भनेर सोचमग्न हुन थाले त्यतिखेरमा केही आवाज आयो त्यो नन्दीको भित्र भुँडीमा खट्याक खट्याक खट्याक खट्याक गरेको आवाज आयो अनि महादेवले भन्यो को हो यहाँ भित्र भनेर सोध्यो अनि त्यो स्यालले एकदम बाटो स्याल त उसले भन्यो म महादेव हुँ म यहाँ भित्र तपस्या गरिबसेको छु भनेर भन्यो महादेवलाई झोक चलेछ म महादेव ओरिजिनल बाहिर छु अर्को महादेव भन्छ भित्र छ भन्छ को रहेछ त्यो यो भनेर जान्ने इच्छा भएछ अनि फेरि महादेवले भनेछ म हु महादेव म यहाँ बाहिर बसिरहेको छु त कसरी महादेव भइस भनेर सोधेछ अनि स्यालको पालो ल त महादेव हो भने लो पानी पारेर देखा त अनि हेर मात्रै म तलाई महादेव सम्झन्छु भनेर भन्यो अनि अब महादेवले त पानी पार्ने नै भयो उसले पानी वर्षा गराइदियो पानी वर्षा हुँदै गएपछि त्यो भुँडी फुल्दै फुल्दै फुल्दै आयो अनि त्यो स्याल चाकबाट फुत्त बाहिर निस्कियो अनि खेर त्यहाँबाट त्यो महादेवलाई म त भित्र अड्की बसेको थिएँ तैँले पानी पार्दिस बाहिर निस्के धन्यवाद भनेर टाप त्यहाँबाट भागेछ मेरा मेरो फुटेको छोडार आफ्नै स्वास्नी कुटेको किरम पटको गोटी मेरी कान्छी मोटी सिङ्गर पटर गोटी हो दिनमा दस चोटी यसलाई रहेछ तासो मेरी स्वास्नी निकल्छस् कि थापुतालाई मलाई तैँले त्यसलाई उल्काको हौ मेरो सेकी झार्नलाई तैँले त्यसलाई उल्काको मेरै थर फाड्नलाई मेरै स्वास्नी फड्काको माहुरीको घर छ पल्ले देवी छ पुलो माथि खेत छ अब यसले चेत छ ए भडारी फटा ढोका खोली मेरो स्वास्नी निकाल्दै त चोट लागेपछि देवे ताई नै हेर्दिन तेरो आँगन नटेकुन्जेल सासु पनि फेर्दिन जान्दैन ऊ बाँच्न जान्दैन सागर श्रेष्ठको प्रस्तुति एउटा रमाइलो हास्य व्यङ्ग कार्यक्रम फन टाइम आउनुहोस् हामी पनि हाँसौ अरूलाई पनि हसाऊ र स्वस्थ भई बाँचौ वैदेशिक रोजगारीको सिलसिलामा विदेशिना बाध्य नेपालीहरूको सुख दुःखको भारी बिसाउने साझा चौतारी पीएनएन अनलाइन रेडियो तथा भिडियो सूचना जानकारी र चेतनाका लागि पिएनएन अनलाइन रेडियो तथा भिडियो लगन गर्नुहोस् डब्लु डट प्रवासी नेपाली डट कम एवं हाम्रा मिडिया पार्टनरहरू श्रोताबेन आजभोलि नेपालमा महँगीले आकाश छेको छ कसैले पनि मिठो मसिना खानको लागि दसैँ तिहारै पर्खनु पर्ने हुन्छ झन गरिबीको त कुरै नगरौं गरिबीको रेखा मुनि रहेका नेपालीहरूले माछा मासु खानु भनेको त दसैँ तिहार नै पर्खनु पर्छ यहाँ एउटा परिवारमा पनि यस्तै भएको छ मासु नखाएको धेरै दिन भएको एउटाको बर्थडे पार्टी आयो बर्थडे पार्टीमा ककटेल खान पाइन्छ माछा मासु टन्न खान पाइन्छ भनेर दुई दिनदेखि केही नखाइकन बसेको रहेछ नपत्याउनु भएको रेली हो क्या त्यसै भए सुन्नुहोस् त उहाँहरूकै मुखबाट हो कि होइन रहेछ त्यसपछि त पत्याउनु हुन्छ होला नि होइन बिहानदेखि केही पनि खानुहुन्न भनेर खाना पनि दिनु भन हजुर अब यसरी भारी बोकेर हेर्दा थकाइ लाग्यो नि हजुर हाम्रो भतिज देखेको श्रोताबिन म तपाईँहरूलाई गफाडीको गफ सुनाउँदैछु तीनजना गफाडीहरू गफ गर्दै थिए एउटाले भन्यो तिमीहरूलाई थाहा छ मेरो बाउको त्यो खुट्टा छ नि खुट्टा फाटेको त्यो खुट्टा त त्यो फाटेको ठाउँमा त थाहा छ माछा पो परिबस्या रहेछ हे तेरो बाउको के कुरा गर्छ सियार मेरो बाउको त थाहा छ त्यो खुट्टामा भित्र त जानु हुने त्यो फाटेको ठाउँमा त म त भित्र गएर अस्ति एउटा माछै समाएर ल्याएको नि त लु तिमीहरूले गाफ दिँदो रहेछ यो गाफ चाहिँ नदी है अस्ति थाहा छ मेरो बाउ त्यो खुट्टा फाटेको ठाउँमा भित्र हामी हेर्न गएको घाम लागेपछि त सुक्यो भाइ अनिखेर त हामी त एक दिन त त्यही भित्र बसेर भोलिपल्ट पनि निस्किएको त एकजना सहरको मान्छेलाई बिहे गर्ने जाँगर चलेछ उसले बिहे गर्नको लागि चाहिँ कुमारी केटी नै रोजेछ सहरमा हल्ला खल्ला गरेछ तर काहीँ पनि कुमारी केटी भेटिनेछ अनि एउटाले उसलाई सजेसन दिएछ तिमी यस्तो गाउँमा जाऊ त्यो चाहिँ एकदम दूर गाउँ होस् जुन गाउँमा मान्छेहरू नपढेको होस् त्यस्तो ठाउँमा चाहिँ कुमारी केटी भेटिन्छ त्यही गएर बिहे गर भनेर सल्लाह दिएछ त्यसपछि उक्त व्यक्ति आफ्नो बाउलाई लिएर नेपालको सबैभन्दा दुर्गम गाउँ कहाँ छ भनेर खोजेर त्यो गाउँमा पुगेछ त्यहाँ गएर उसले केटी हेरेछ केटी बेगर्न के देखियो लजाउने खालको धेरै नबोल्ने राम्रो स्वभावको सिधै आँखामा पनि नहेर्ने उसले सोच्यो यतिको केटी ठिक छ अनि कुरा चलाएछ त्यतिकैमा उसले त्यहाँ वरपर भनी भनेछ तिमी शहरमा बसेको मान्छे त्यो गाउँको केटी किन बिहे गर्न आएको भनेर सोधेछ उसले भनेछ म सुहाग रात कुमारी केटीसँग बिताउन चाहन्छु त्यसैले म यो गाउँमा आएको हुँ र अब त्यो केटीसँग म बिहे गर्छु भनेर भनेछ त्यसपछि त्यो त्यहाँको उसको साथीहरूले तसँग त सुहाग रात मनाउनलाई पो बिहे गर्न आएको रहेछ त ल अब तैले सहरको केटासँग सुहाग रात मनाउने भई सुहाग रात कस्तो मनाउँछ अनि कस्तो हुँदो रहेछ त्यहाँबाट फर्केपछि हामीलाई पनि भनाइ भनेर उसको सङ्घीहरूले भनेछ ल हुन्छ म जसरी हुन्छ सुहागरात मनाएको कुरो तिमीहरूलाई आएर भन्छु भनेर उसको बिहे भएछ बिहे भएपछि काठमाडौँ ल्यायो काठमाडौँ ल्याएपछि उसको धुमधामसँग बिहे भयो बिहे भएको रात केटाले सोच्यो म यस्तो भाग्यमानी व्यक्ति हुँ एउटा कुमारी केटीसँग चाहिँ म सुहागरात रात मनाउँदैछु उसले त्यो कल्पना गर्यो त्यो रात उसले सुहाग रात मनायो त्यसपछि ऊ सुत्यो एक घण्टा पछि उठेर बिउजेर हेर्दा त केटी नसुतिकन बसिरहे उसलाई अचम्म लाग्यो अनि सोध्यो तिमी किन यति बेलासम्म नसुतेको के गरी बसेको होइन तपाईँले भन्नुहुन्थ्यो सुहाग रात मनाउने सुहा रात कहिले मनाउने हो केटीले सोध्यो केटालाई अचम्म लाग्यो कस्तो केटी रिजी सुहाग रात भनेको नि थाहा नभएको त्यो त एक घन्टा अगाडि नै मनाएको होइन त्यही हो सुहाग रात भनेको केटी अचम्म पर्यो अनि यसो केही सोचे जस्तो गरेर पर्यो केटाले भन्यो के सोचेको तिमीले अनि केटीले जवाब दियो ए त्यही पो हो सुहाग सुहागा रात भनेको त्यस्तो सुहागा रात त हामी गोठाला जाँदाखेरि कति मनायौ कति मनायौ श्रोताबिन लाटो लड्छ एक बल्ड्याङ बाथो लड्छ सात बल्ड्याङ भनेको यही हो खुच्चिङ गाइस खु कुमारी केटीसँग सुहा रात मनाउन जान्छु भनेर गएको होइन त्यसैले श्रोताबिन आफू मात्रै बाथो छु भन्नु र कहिले पनि सोच्नु हुँदैन हेर्न जाँदा छेक बाढी पहिरोले पश्चिमतिर सबै निलो बाजा हाले शत्रुले टिको टालो भएको ठाउँमा जुठो परेर रोकियो अब अर्कोतिर कुरा चलाएको सुतक परेर छेकियो भाइ अब आखिको लगन मात्र जहिले जहिले सर्ने बा ए बा मेरो बिहा कहिले गर्ने होइन हौ अब लगन नाथे सरेर के भयो त लाटा खुट्टा पनि बाटा पर्छ क्या हतार नगर्न तेरो बिहे हुन्छ बा चिन्ता नलिन भए चिपिएर काठ पछि सक्थे बोका भए गनाएर डम्ले चुडाइ सक्थे एउटी हेर्दा ठिक ठिकै ती आँखा फुलो परे कि अर्की कमर छिने कि त्यही चाहिँ मुलो परे कि यही गोकर्णेको लगन मात्र किन सर्नु पर्ने ए बा <laughs> भन्नु मेरो बिहा कहिले गर्ने होइन नतालिन तेरो लगन दुर्छ भन्दैछु अब तेरो कर्मै खोटो छ त मैले के गर्नु लु भन् त <laughs> घाटो भेट्ने जति आँखा मात्र तर्छन् जहाँ देख्यो मसँग चाहिँ बिहाकै कुरा सोध्छन् अरूका बाउले आफ्नो बारी कस्तो राम्रो रोप्छन् आफ्नो बाउ चाहिँ साउ जस्तो तार्नु मात्रै होज्छन् कस्तो जाऊ मेरो त्यो बैसा हिँड्ने कहाँ भाउ मैले कति मात्रै कुर्ने ए बा काँचै भन म त अहिले मेरो खास लगन चाहिँ कुन दिन जुर्ने ए गो गोकर्ने गो आफ्नो जन्म दिने बाउलाई साउ भन्छस् तेरा असती गाउँका मान्छे रिस मलाई फेर्छस् बाबुको गर्ने नोरिस जाँदै साथी भाइ उहिले बाउ भइसके छोरी भन्ने उमेरका जति सबै पहिला गइसके छिप्पिसके पाकेर अब कुनै बेर छैन एकपालि पनि बिहाको कुरा त्यसै तुर्न बेर छैन ए बा के गर्ने कहिले गर्ने एगो गर्ने तेरो पुत्रलाई भरे भात खाने घर त अहिले तल मैले झरेको छु आउँछु लगाएर हेरेको राम्री नै भाइ अस्ति कि त मोटी भाइ चिटिक्का कि हाई त्यही मोटी चाहिँ मन परेर मेरो खोला चलाएको उहिले फेरि हिजै पहिलो गएको बिहान मात्र खबर आएको मेरो त कर्ममै छैन क्या हो टाइममा लगन जुर्ने बा ए बा नै कति मात्रै कुर्ने ए बज झर्न करा त त गल्न नगर त अहिले तँलाई म यसैको झटाएर हुन्छ चाल पाउँछ कसले हाल्छु बरु बिहे गर्न पाउन यो पार्ले त बाउ तिम्रो बिड ठाउन बिहेको आश देखाएर गाह्रो काम हराउँछौ बिहेको कुरा ठिकै कि त्यसै रिसाउँछौ यो चिनीमा त्यत्तिको होला बाब मैले देउला भएर डोली चढ्ने मलाई भन्दा पनि खरो बेसी तिमीले लागेको छ कि अब कि फेरि तिम्रै बिहा गर्ने <laughs> ठिक्क त नेपाल र नेपालीलाई विश्वको जुनसुकै स्थानमा भए पनि जोड्ने नमस्ते मित्र डट कम नेपालद्वारा निर्मित नेपालीका लागि सामाजिक सञ्जाल नमस्ते मित्र डट नेपाली समाजको लागि नेपाली फेसबुक नमस्ते मित्र डट कम यस सामाजिक साइटमा तपाईँले आफ्ना साथीहरूलाई एड गर्दै पेज ब्लग बनाउनुको साथ फोटो भिडियो अपलोड गर्न सक्नुहुन्छ साथमा टुल फोरम हाजिर जवाब एप्लिकेसन आफै बनाउनु सक्नुहुनेछ आफूलाई मन परेको र आफ्नो गीत संगीत अपडेट गर्न सक्नुको साथै कुनै पनि जानकारी सेयर गर्न सक्नुहुनेछ तपाईँको आफ्नो प्रोडक्ट छ भने पनि बेच्न सक्नुहुनेछ यो सबै जानकारी एउटै सामाजिक सञ्जाल नमस्ते मित्र डट कम लगन गर्नुहोस् नमस्ते मित्र डट कम नेपालीका लागि नेपालीद्वारा निर्मित तपाईँको हर पलको इन्टरनेट साथी नमस्ते मित्र डट कम हाम्रो संसार अनलाइन रेडियो तपाईँको हर पलको इन्टरनेट साथी देश विदेशको ताजा समाचार संगीत रोचक जानकारी विज्ञान प्रविधि हास्य व्यङ्ग्य आदि मनोरञ्जन र चेतनाको लागि हाम्रो संसार अनलाइन रेडियो एउटा अटोट अनि विश्वास निरन्तर यात्रामा हाम्रो संसार अनलाइन रेडियो चौबिसै घण्टा तपाईँहरूको साथ हाम्रो संसार अनलाइन रेडियो भने हेलो हाम्रो चौतारी तपाईँहरूको सुख दुःखको भारी रिसाउने साझो चौतारी कार्यक्रम सुन्नुहोस् मन प्रफुल्ल बनाउनुहोस् अनि पुरस्कार जित्नुहोस् प्रत्येक हप्ताको बिहिबार दिनको ठिक तिन बजेबाट मात्र हाम्रो संसार अनलाइन रेडियो र पिएनएस अनलाइन रेडियोमा लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट हाम्रो संसार डट श्रोताबेन फेरि पनि गफ गफाडीकै उही तिनजना गफाडीहरू एक दिन गोठाला गएको बेलामा गफ गर्दै थियो एउटाले भन्यो हेर साथी हो हिजो मेरो बाउको गाडी छटबाट खसेको थियो तल आएर बजारे तल फुट्दै फुटेन यस्तो बलियो घडी रहेछ नि मेरो बाउको त त्यो कुरो सुनेर दोस्रो व्यक्तिलाई पनि गफ दिनु मन लाग्यो अनिखेर त्यहाँबाट उसले भन्यो तेरो बाउको घडी त के बलियो भन्ने मेरो बाउको घडी त अस्ति नै नुहाउने बेलामा फुकालेर स्विट माथितिर फालेको थियो अहिलेसम्म खसेकै छैन कति माथि पुगे कति माथि पुगे पहिलो व्यक्ति र दोस्रो व्यक्तिको गफ सुनेर तेस्रो व्यक्तिले पनि गफै दिने विचार गरे अनि उसले पनि भन्यो ओ तिमीहरूको बाउको के कुरा मेरो बाउको घडीको कुरा गर्ने हो भने त खटरा पो छ त हो गाँठे त्यो तेरो बाउको घडी फालेको थियो नि माथि र त्यो अहिलेसम्म नखसेको किन थाहा छ त्यो मेरो बाउले मा माथि बसेर समय राखेको छ त्यही भएर नखसेको नि एउटा गाउँमा एकजना लाटा थियो लाटाको तिस पैतिस वर्ष हुँदाखेरि नि बिहे भएको थिएन गाउँको फटाहरूले उसलाई यस्तो जुक्ति रद्यो कि कोही केटी आयो भने त्यसलाई ढुङ्गाले हिर्का अनि त्यो केटीले तपट्टि हेर्छ त्यसपछि आँखा झिमिक्क झिम्क्या त प्रति आकर्षित हुन्छ अनि खेर तँसँग आउँछ त्यसलाई ल्याएर बिहे गर भनेर सिकाइदिएछ हो न हो बिचराले त्यही सम्झ्यो पँधेरातिर गइरहेको बेलामा एउटा केटी आइराखेको उसको पालो सानो ढुङ्गाले हिर्कायो केटीले हेर्दै हेरेन फेरि अर्को ढुङ्गाले हिर्कायो तर पनि हेरेन उसले सोच्यो अलि ठुलो ढुङ्गाले हिर्काउनु पर्छ त्यसपछि हेर्छ ठूलो ढुङ्गाले हिर्काएको टाउकोमा लाएछ केटी त त्यही मरिहाल्यो त्यो कुरो उसले घरमा आएर आमालाई सुनायो आमा थरथरी काम्न थाल्यो डरायो ला कसको छोरी हो अब के हुन्छ कहाँ तैँले मारेको लु हिँड्दै देखा भनेर आमा छोरा गयो पन्धेरा पन्ध्रजना जहाँ त केटी लडिरहेको यताउति हेरे कोही पनि छैन अँध्यारो अँध्यारो भइसकेको उसको पालो त्यो केटीलाई दुईजनाले बोकेर एउटा बारीको कुनामा लगाएर खाडल खनेर त्यही गाडी दियो भोलिपल्ट गाउँमा छोरी हराएको होला भयो खैला बैला भयो यता खोज्यो उता खोज्यो काहीँ पनि भेटेन बिचरा लाटा सोझो मान्छे उसले मैले मारेको भनेर भनिदिइहाल्यो ल तैँले मारेको छ भने कहाँ छ भनेर चाहिँ उसले त्यो छोरीको बाउले उसलाई केरकार गर्न थाल्यो त्यसपछि सोझो लाटो न पर्यो उसले त मैले पधेरामा आएको थियो ढुङ्गाले हिर्काएको त्यसपछि ठुलो ढुङ्गाले हिर्काएँ मर्यो अनि गएर चाहिँ बारीको कुनामा गाडेको छु भनेर भने लो कहाँ हो लो त्यो ठाउँमा हिँड भनेर कोदालोहरू लिएर चाहिँ गयो लो खनिया भनेर भन्यो खन्यो खन्दा खन्दा खन्दा त सिङ पो निक्लियो अनि लाटाले भन्यो तेरो बारीको सिङ पनि छ त लाटा जानी नहु खुरुखुरु खन फेरि खन्दै खन्दै गयो पुछार निस्क्यो तेलबारीको पुछार पनि छ लाटा अहिले थप्पर खालस खुरुखुरु खन खन्दै गयो खन्दै गयो त्यहाँबाट बाख्रा मोरे बाख्रा पो निक्लियो अनि खेर लाटाले भने बुहारी बाख्रा हो हे यस्तो लाटाको गफ पनि सुन्ने भनेर फर्कियो अनि लाटा पनि सोचमग्न पर्यो होइन हिजो चाहिँ यहाँ केटी गाडेको थियो आज त बाख्रा पो छ भन्यो घरमा आएर आमालाई सोध्यो त्यो कुरा के रहेछ थाहा छ श्रोताबेन आमालाई थाहा थियो त्यो लाटाले सोझो कुरो बोल्छ त्यही भएर त्यो केटीलाई गाडेर आइसकेपछि घरमा आएर आमा एक्लैले बाख्रा मारेर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 संगीतसँगै कथात्मक जीवनशैली हाम्रो संसार अनलाइन रेडियोको तरङ्गमा उपन्यास र गीत गीति उपन्यास गीति उपन्यास कार्यक्रम गजल संसार म संचालिका शान्ति पाखरिङको साथमा प्रत्येक सोमबार साँझको पाँच बजेदेखि छ बजेसम्म सुन्न नभुल्नुहोला मात्र हाम्रो संसार अनलाइन रेडियोमा लगन गर्नुहोस् एचएस रेडियो डट हाम्रो संसार डट नेट सूचना सन्देश शुभकामना तथा चर्चित नेपाली गीत संगीतको साँझ यो हो मनोरञ्जनात्मक कार्यक्रम गुड फ्राइडे म योजनको साथमा प्रत्येक साताको शुक्रबार नेपाली समय अनुसार राति बाह्र बजेदेखि एक बजेसम्म मात्र हाम्रो संसार अनलाइन रेडियोमा तपाईको संसार मेरो संसार तपाई हामी सबैको एउटै संसार यो हो अनलाइन रेडियो हाम्रो संसार लगन गर्नुहोस् W W W dot HS radio dot हाम्रो तपाईँ संसारको जुनसुकै कुनाबाट सुन्न सक्नुहुनेछ यो हो कार्यक्रम गुड फ्राइडे हाँस्न जान्दैन ऊ बाँच्न जान्दैन सागर श्रेष्ठको प्रस्तुति एउटा रमाइलो हास्य व्यङ्ग्य कार्यक्रम अन टाइम हाँसौ अनि निरोगी भई जिउ प्रत्येक आइतबार बेलुकी आठ बजेदेखि नौ बजेसम्म मात्र हाम्रो संसार अनलाइन रेडियो र पीएनएन अनलाइन रेडियोमा कार्यक्रम फन टाइम अनलाइन रेडियोको प्रस्तुति रूपमा सञ्चालन भइरहेको एउटा छुट्टै कार्यक्रम अभियान हजुर तपाईँहरूका समस्या तपाईँहरूकै आवाजमा प्रत्यक्ष रूपमा राजदूतसँग पुर्याउने एकमात्र कार्यक्रम अभियान प्रत्यक्ष टेलिफोन तथा इमेलबाट तपाईँहरूले आफ्नो जिज्ञासा राख्न सक्नुहुनेछ इमेल ठेगाना इन्फो एट प्रवासी Nepali dot com info at सिर्जनाका लाहरू डट कम आदरणीय श्रोताहरू आजको निर्धारित समय सकिन लागेको संकेत मैले पाइसकेको छु तपाईँलाई आजको प्रस्तुति कस्तो लाग्यो प्रतिक्रिया लेख्न नबिर्सिनुहोला हाम्रै मिलाइरहेको छ इन्फो एट हाम्रो संसार डट नेट र इन्फो एट प्रवासी नेपाली डट कम हस् अर्को हप्ता पुनः हाम्रो भेट हुने नै छ त्यतिन्जेलसम्मको लागि विदा माग्नुभन्दा पहिले आजको यो कार्यक्रममा खुराक पठाउनु हुने सम्पूर्ण श्रोताहरू विशेष गरी अन्जु प्रेती बुनुजी विकासजी प्रवीणजी सुरजजी मैयाजी लक्ष्मीजी सबैलाई धेरै धेरै धन्यवाद तपाईँहरूसँग पनि यस्तै प्रकारको हसाउने खुराकहरू छन् र कमेडियन टाइपको गीतहरू छ भने हामीलाई पठाउनुहोस् अवश्य पनि हामी यस कार्यक्रम मार्फत प्रसारण गर्नेछौ हाँस्नुहोस् अनि अरूलाई पनि हँसाउनुहोस् र निरोगी भई जिउनुहोस् आजलाई प्राविधिक सहयोगी मित्र उद्धव तामाङको साथ म कार्यक्रम प्रस्तुता सागर श्रेष्ठ ओजेलमा पर्ने अनुमति चाहन्छु अर्को हप्ता भेट हुने नै छ सम्मको लागि शुभ सन्ध्या